बन्द कोठाभित्र थुन्छौँ हामी आफैलाई अनि चारैतिर उनको यादका क्यानभासहरू कोर्दै निचोड्छौँ मुठुलाई अनि खोज्छौँ एउटा माध्यम जसले पुर्याउन सकोस् हाम्रा प्रेमका आवेगहरू मुठुदेखि मुठुसम्म नमस्ते अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारभर हाम्रो आवाजलाई कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा यो अँध्यारो रातमा यतिखेर तपाईँको साथमा उपस्थित भइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म आउने गर्छ हरेक मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजेसम्म र कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी तपाईँका मनका आवेगहरू तपाईँका प्रेममय भावनाहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने प्रयास गर्छौँ साँच्चै नै अन्धकार रातहरू बाहिर एउटा चिसो मौसम छ पानी परेको अवस्था पानी परेका कारणले गर्दा तपाईँ यो चिसो सिरेटोमा चिसो मौसममा आफ्नो मान्छेलाई धेरै सम्झिरहनु भएको होला तपाईँको आफ्नो मान्छेको यादलाई मेटाउने एउटा प्रयास हो कार्यक्रम मुटुदेखि मुटुसम्म जब जब रात छिप्पिँदै जान्छ तब साँच्चै नै अझ बढी याद आउँछ किन होला यसको जवाब न त मैले दिन सकेको छु न त मैले खोज्न सकेको छु न त तपाईँले नै बुझ्न सक्नुभएको छ वास्तवमा यति महसुस गर्न सकिन्छ कि हामी जसलाई धेरै माया गर्छौँ जसले हामीलाई धेरै माया गर्छ उसैको याद धेरै आउँछ त्यसैले पनि होला यो अन्धकार रातमा आफ्नो मान्छे आफ्नो जीवनसाथी अनि आफ्नो आमा बुवाको याद धेरै आउँछ मलाई चाहिँ तपाईँलाई कसको आउँछ थाहा छैन एनिवे तपाईँका यादहरू छन् तपाईँका प्रेमय भावनाहरू छन् भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ तपाईँको आफ्नो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 लिङ्कमा गएर तपाईँले सबि सौगात पेजमा गरेको पोस्टमा कमेन्ट गर्नुहोला यो आग्रह र तपाईँका थुप्रै कमेन्टहरू छन् थुप्रै एसएमएसहरू छन् पहिला एउटा एसएमएस पढिहाल्छु एसएमएस गर्नुभएको छ हाई दादा के छ खबर म चाहिँ आजसम्म बाँचेको छु हो धेरै दिनको माया ल एन्ड मी पूजा गोले हटिया एन्ड मेरो धोका दिने अल फ्रेन्डलाई सन् सञ्जना काली सर्भर युनिट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि धोका क कसले दिनुभएको नि सर्भरले चाहिँ तपाईँले दिएको छैन यस्तो लाग्छ थ्याङ्क सो मच पूजा तपाईँको एसएमएस पढ्न पाएँ धेरै समय पछाडि म पनि गत सातादेखि मात्र आएँ एक महिना जति म पनि अलिक टाढै थिएँ लगभग पन्ध्र सोह्र दिन तपाईँबाट अलिकति टाढा भएको थिएँ तर पनि तपाईँको याद तपाईँको माया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 हुँदा पनि कोही मान्छे तपाईँको कारण सुखी छ तपाईँको कारण खुसी छ भन्ने थाहा पाउँदा तपाईँको लागि त्यो सबैभन्दा ठुलो कुरा पनि हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा कविता हामीले पढेका थियौँ पढ्दा पढ्दै स्कुल लेभलमा तपाईँले पनि पढ्नुभयो होला खोज्छन् सुख सबै त्यो भने सुख कहाँ छ आफूलाई मेटाइ अरूलाई दिनु जहाँ छ हामीले यो पढेका पनि छौँ आफू रित्तिएर आफ्नो मान्छे खुसी हुन्छ भने त्यस्तो गर्न पनि सक्नुपर्छ तर यस्तो कमै मान्छेले मात्र गर्न सक्छन् इभन मैले पनि सधैँ गर्न नसकौँला कहिलेकाहीँ हामी मान्छेहरूमा दुईवटा दैत्य चरित्र भन्छ यसलाई दुईवटा क्यारेक्टर चाहिँ सधैँभरि हिडन हुन्छ एउटा हामीसँग राम्रो सोच्ने मन पनि छ अनि एउटा चाहिँ सजिलो बाटो बनाउँछ सधैँ गलत गर्न पनि हामीलाई उक्साउँछ रिस उठेको बेला अझ सबैभन्दा हामीले गल्ती गर्न सक्छौँ आफ्नो मान्छेसँग पनि धेरै रिसाउन सक्छौँ त्यसैले त कहिलेकाहीँ सात वर्षको माया दस वर्षको माया पनि एकै एकैछिनमा नै धुजा धुजा हुन्छ त्यो चाहिँ रिस आवेगहरूलाई कन्ट्रोल गर्न नसक्दा त्यस्तो हुन्छ र हामीले के बोल्ने भन्ने कुराहरू ख्याल नगर्दाखेरि त्यस्तो हुन्छ तपाईँको आफ्नो मान्छेसँग पनि कहिलेकाहीँ त्यस्तै भयो होला ठुसुक्क परेर रिसाइरहनु भएको होला कहिलेकाहीँ मन पनि दुखाउनु भएको होला सरी मागिहाल्नुहोस् आफ्नो मान्छेलाई धेरै नरुवाउनुहोस् र आमा बुवालाई पनि सदैव माया गर्नुहोस् आमा बुवालाई माया गर्नुपर्छ हो आमा बुवाको हामीले ऋण केही गरे पनि तिर्न सक्दैनौँ उहाँहरूको माया जति हामीले दिन सक्दैनौँ तर आमा बुवालाई हामी टाढा रहेर पनि सम्झन सक्यौँ आमा बुवासँग समय समयमा कुराकानी गर्न सक्यौँ आमा बुवाको दुःखमा थोरै मात्र भए पनि मलमपट्टि लाउन सक्यौँ भने आमा बुवाको चाहना त्यति नै हो आमा बुवाले हामीबाट कुनै भौतिक सुख चाहनुहुन्न हामीले सम्झिदिए पुग्छ त्यसैले सम्झना चाहिँ नछोडौँ आफ्नो मान्छे अनि आफ्नो आमा बुवालाई यस पछाडि सबै मानिसले मानव भएर कर्तव्य मानवको कर्तव्य हो सबै मानिसलाई माया पनि गर्नुपर्छ यो पनि कहिले नभुलौँ अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चै हुनुहुन्छ म त बिमारी छु है म भैँसेबाट सोनिका तामाङ मेरो एसएमएस भन्नुपर्दा फ्रेन्डहरूलाई अल टाइम मिस गर्दैछु भन्दै छुट्टिन्छु ओके भन्नुभएको छ तपाईँ बिरामी हुनुहुँदो रहेछ सोनिकाजी र आशा छ अर्कोचोटि अझ भनौँ भोलि नै तपाईँ स्वस्थ हुनुभयो अरे भन्ने कुरा चाहिँ हामीले सुन्न पाऊँ र तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि मेरो तर्फबाट र रेडियो सर्भरको तर्फबाट त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाइदा धेरै दिनपछिको के छ खबर एन्ड खाना भयो भन्नुभएको छ खबर एकदमै ठिक छ खाना पनि भइसकेको छ मि भैँसी साथबाट बिमला स्याङतान अल फ्रेन्डलाई miss you so much and युलाई पनि दादा उही मेरो निष्ठुरी लेख्नु भएको होला सायद उहाँले यान आई मात्रै लेख्नु भएको छ त्योभन्दा पछाडिको एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि बिमलाजी आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ त खबर मि सार्ता लामा फ्रम भैँसे छ किसेडीबाट मेरो साथी धेरै टाढा भएको छु किन होला दादा एक एकचोटि भनिदिनु ल खोइ मैले त खासै केही भन्नुभएको छ केही भनेको छैन भन्नुभयो होला त्योभन्दा पछाडिको उहाँको एसएमएस आएको छैन कहिलेकाहीँ यस्तै हुन्छ तपाईँले केही नभन्नुभएको आवाज तपाईँलाई हुन्छ तर पनि हामी कहिलेकाहीँ चित्त दुखाइरहेका हुन्छौँ अथवा कहिलेकाहीँ तपाईँको आफ्नो मान्छे पनि त्यतिकै घुर्की देखाइदिन सक्नुहुन्छ मायाको एउटा परिभाषा पनि हो घुर्की घुर्की लगाउँदाखेरि माया बढ्छ नि तपाईँले कतिको याद गर्नुभएको छ <laughs> तर घुर्की लगाउने नाममा धेरै पीडा टेन्सन पनि दिनु हुँदैन आफ्नो मान्छेलाई यो चाहिँ कहिले पनि नभुलौँ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि तपाईँको साथी धेरै टाढा हुनुभएको रहेछ नजिक हुनुहुनेछ मेरो आवाजलाई सुनिरहनु भएको छ भने को हुनुहुन्छ साथी प्लिज शारदाजीलाई त्यसरी माया नमान्नुहोला अर्को एसएमएस गर्नुभएको छ हाई दादा it's me Anita Budhathoki from Hetauda बाइस दादा म मेरो सानो लि सानो लि सानोलाई लेख्नु होला यो सानोलाई धेरै मिस गर्दैछु प्लिज मलाई कहिले पनि दुःख नदिनु ल भन्नुभएको छ अवश्य अनि सानुजीले तपाईँलाई दुःख दिनुहुन्न अनिताजी उहाँले अवश्य पनि तपाईँलाई साथ दिनुहुनेछ माया गर्नुहुनेछ मित्रता र प्रेम निभाउनुहुनेछ अर्को एसएमएस गर्नुभएको छ थाहा छ ऊ र थाहा छैन ऊ र फ्रेन्ड खुसी हुनुहुन्छ कि नै आई डोन्ट नो दादा बिरामी छु भए पनि सरी फ्रेन्ड मैले खुसी दिन सकिनँ ऊबाट I miss you and love you अललाई यमआर भन्नुभएको छ उहाँले आफ्नो नाम ठेगाना लेख्नु भएको छैन बिरामी हुनुहुन्छ शीघ्र स्वास्थ्य लाभको कामना सदैव आफ्नो मान्छेलाई माया गरिरहनु होला आफ्नो मान्छेले पनि सदैव तपाईँलाई माया दिनुहुनेछ मेरो विश्वास अर्को एसएमएस गर्नुभएको छ हेलो ब्रो के छ खबर खाना भयो त मि सन्जरा मगर हटिया नौबाट आज मेरो मुटुको टुक्रा अरुण पाखरिन धेरै रिसाएको छ नरिसाऊ भन्दिनँ है पूजा कालीलाई मिसी भन्नुभएको छ ल पूजाजीले पनि सुनिरहनु भएको होला र तपाईँको अरुणले पनि सुनिरहनु भएको होला अरुणजी धेरै रिसाउनु हुँदैन नि झन् तपाईँले फकाउनु पर्नेमा तपाईँ रिसाउनु भयो भने त बिजोग हुन्छ <laughs> त्यही भएर फकाउनु होला फकाउने भन्ने कुरा चाहिँ यो कलामा भर पर्छ मलाई पनि खासै फर्काउन आउँदैन उल्टै बरु मलाई फकाउनु पर्ने अवस्था आउँछ कहिलेकाहीँ आफ्नो मान्छेले तपाईँलाई चाहिँ त्यस्तो नहोस् सकेसम्म फकाउने कला सिक्नुहोस् sense of sense of humour भन्छ त्यो अलिकति हाँस्ने यस्तो खालको कुराहरू पनि सिक्नुहोस् जे होस् अलिअलि ट्राई चाहिँ गर्नुपर्छ म पनि ट्राई गरिरहन्छु <laughs> धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ एसएमएस पढ्नुभन्दा अगाडि तपाईँलाई एसएमएस गर्ने तरिका भनौँ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 हुँदैन मन दुख्ने झगडा चाहिँ कहिले गर्नु हुँदैन ख्याल ख्यालमा पनि मन दुखाउनु चाहिँ हुँदैन धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र धेरै साथीहरूको कमेन्टहरू पनि छन् हाम्रो पेजमा सबि सौगात पेजमा W W W dot Facebook dot com slash Sabi Saugat Anurag भन्ने पेज छ त्यो पेजमा गएर तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ धेरै साथीहरूको एसएमएस छ एउटा एसएमएस पढ्छु त्यस पछाडि एउटा गीत राख्छु एसएमएस गर्नुमा चाहिँ hello brother it's me Pasang from Kisidi दादा एउटा क्वेसन छ true love is never in the way but never will be loving her brother उसलाई भन्नुभएको छ उहाँले अगाडि के लेख्नु भएको छ यति मात्र एसएमएस आयो true love is never end भन्नुभएको छ इन्ड हुँदैन पनि र अब के भन्ने हो माया भनेको कहिलेकाहीँ सिचुएसनल हो कि जस्तो पनि फिल हुन्छ तर वास्तविक माया चाहिँ सिचुएसनल हुँदैन कन्डिसन अनुसार चेन्ज हुँदैन ढुक्क हुनुहोस् सदैव माया गर्नुहोस् तपाईँले उहाँको साथ पाउनुहोस् या नपाउनुहोस् तर पनि माया गर्न चाहिँ नछाड्नुहोस् धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि केही समयपछि तपाईँको एसएमएसहरू लिएर पुनः आउँछु अहिलेको लागि भने खामोसियाबाट यो सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि बातें ये कभी ना तू भूलना कोई तेरे खातिर है जी रहा जाए तू कहीं भी ये सोचना कोई तेरे खातिर है जी रहा तू जहाँ जाए महफूज हो तू जहाँ जाए बातें ये कभी ना तू भूलना पूरी तेरे खातिर है जी रहा जाए तू कहीं भी ये सोचना पूरी तेरे खातिर है जी रहा को बया बातें ये कभी ना तू भूलना कोई तेरे खातिर है जी रहा जाए तू कहीं भी ये सोचना कोई तेरे खातिर है जी रहा आंखें ये रातों कोही तेरी खातिर हेजी रहा यो निकै नै सुन्दरी साङ्गीतिक आवाज राखेँ मैले खामोस यहाँबाट रहेको थियो कार्यक्रम मुठीदेखि मुठीसम्म सुन्दै हुनुहुन्छ तपाईँ म छु तपाईँकै मनभित्रको साथी चन्द्र र मेरो साथमा छन् तपाईँका मुठुका आवेगहरू तपाईँका प्रेममय भावनाहरू यतिखेर तपाईँको थुप्रै कमेन्टहरू आएका छन् एउटा एसएमएस पढिहाल्छु एसएमएस गर्ने तरिका मोबाइलको म्यासेज बक्समा गएर यच आर यच एउटा खाली ठाउँ तपाईँको नाम ठेगाना सन्देश भन्दा अगाडि यमयम पनि लिन होला नाम ठेगाना सन्देश र तपाईँको प्रेमको आवेग प्रेम मनको कुरा लेखेर तिन चार चार दुई दिन म्यासेज गर्नुहोला र कमेन्टका लागि धेरै साथीहरूले रेडियो सर्भरकै पेजमा कमेन्ट गरिरहनु भएको छ तर मैले इन्स्ट्रक्सन सिधै दिएको छु तपाईँले मुटुदेखि मुटुसम्मको लागि चाहिँ सबै सौगात पेजमा गएर नै कमेन्ट गर्नुपर्ने हुन्छ त्यो चाहिँ आधिकारिक पेज हो र त्यसबाट हामी पोस्टबाट कमेन्ट लिने गर्छौँ र कहिलेकाहीँ तपाईँको कमेन्ट त्यहाँबाट चाहिँ रेडियो सर्भरकै पेजबाट चाहिँ रिड आउट नहुनसक्छ समय रह्यो भने मात्रै लिने गर्छु त्यसबाट चाहिँ एउटा अफिसियल पेज बनाएको हुनाले मैले त्यसैबाट लिने गरेको छु यो तपाईँलाई जानकारी पनि छ र यतिखेर तपाईँका थुप्रै कमेन्टहरू छन् कमेन्टहरू पढ्न चाहन्छु म एउटा एसएमएस पढ्छु त्यस पछाडि एसएमएस गर्नुभएको छ नमस्ते दाजु रात्रिकालीन सन्चय हुनुहुन्छ म हेटौँडाबाट Manish Lama say my hardly friend सुमित्राजीलाई मिठो माया मिठो सम्झना एन हजुरलाई पनि ओके दाजु बबाई हुनुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा नमस्कार अनि म सविता हो भैँसेबाट मेरो एसएमएस भन्नुपर्दा मेरो लभली सिस रसिला एन्ड निजगढमा बस्नुहुने कान्छु RN C R and sis भाइ एन्ड अल प्यारेन्ट्स भन्नुभएको छ अरू पनि के लेख्नु भएको थियो होला धेरै धेरै धन्यवाद छ सविताजी तपाईँको एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्छौँ यतिखेर तपाईँका अन्य कमेन्टहरू पनि पढ्न चाहन्छु म कमेन्ट कसले गर्नुभएको छ कमेन्ट गर्नुभएको छ रबिन झापा भन्नुभएको छ रुबिन रहेछ माफ गर्नुहोला सबैलाई शुभरात्रि ल हजुर भन्नुभएको छ धेरै धेरै धन्यवाद छ यस्तो छोटो छोटो कमेन्ट पढ्न पनि एकदमै मजा आउँछ मलाई चाहिँ अर्को कमेन्ट गर्नुभएको छ कसले गर्नुभयो सविता अधिकारीजीले गर्नुभएको छ हाई दादा म सविता अधिकारी कमानेबाट म मेरो फेसबुकको सम्पूर्ण साथीहरूलाई धेरै सम्झना अनि माया भन्न चाहन्छु ओके दादा शुभरात्रि बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अविरल प्रेमीजीले अविरल प्रेमीजी कमेन्टमा लेख्नुहुन्छ हाँस्न खोजे आँखाभरि पानी भयो रुँदा रुँदै अचेल रुने नै बानी भयो तिमीलाई चोखो माया गरेको बदला उपहारमा जे जति आफ्नै हानि भयो रुँदा रुँदै अचेल रुने नै बानी भयो यति धेरै गढ्यो तिम्रो तस्विर आँखामा यति धेरै गढ्यो तिम्रो तस्विर आँखामा सधैँ आँसुले बगाउँदा नै नजानी भयो रुदा रुदै अचेल रुने नै बानी भयो तिमी त रमाउँछौ रे अर्कैको साथमा तिमी त रमाउँछौ रे अर्कैको साथमा मेरो जिन्दगी चोटै चोटको खानी भयो हाँस्न खोजे आँखाभरि पानी भयो हाँस्न खोजे आँखाभरि पानी भयो रुदा रुँदै अचेल रुनी नै बानी भयो भन्नुभएको छ नमस्कार दे म अविरल प्रेमी फ्रम निबो अटार नाउ दोहाको कतारबाट उपस्थित भएको छु है आज म यस कार्यक्रम मार्फत मेरो प्यारा साथीभाइ बहिनीहरू साथीहरू सबैको लागि मिठो भए मिठो सम्झना भन्न चाहन्छु मुटुदेखि मुटुसम्म पुग्नुपर्ने त छैन दादा भए पनि साथीहरूलाई सम्झिनु पर्दा बबिता मुक्तानी उनी साथिङ उषा कोइराला सजिना थापा लगायतको थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ र अन्त्यमा दाइ दिदीलाई पनि सबै दिदीलाई पनि सम्झि सम्झिँदै हुन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ सबैको तर्फबाट पनि तपाईँलाई सम्झना मेरो तर्फबाट छँदैछ अर्को कमेन्ट गर्नुभएको छ आदि आकाशजीले लेख्नुहुन्छ तिम्रो तस्विर यदि मसँग बोल्थ्यो भने चाहनाहरूमा यदि मलाई घोल्थ्यो भने म कुहुरो तिम्रै तस्विर निहालिरहन्थेँ आँसुको भाव यदि मुखैले खोल्थ्यो भने भन्नुभएको छ वा तर अफसोस मायाको दुनियाँमा असम्भव रहेछ यी कुराहरू हाई दादा इट्स मी आदि आकाश फ्रम बिरानो मनको बिरानो बस्तीबाट दादा आज त किन हो खोइ एकान्तमा आफ्नो जिन्दगीको हारलाई सम्झिँदैछु कुन शब्दले व्याख्या गरौँ म आफ्ना पीडाहरू दादा सुनिदिने त धेरै छन् यहाँ तर बुझिदिने कोही छैनन् जिन्दगी पनि कस्तो छ नि दादा पलमै हँसाउँछ छेनमै रुवाउँछ रुवाए पनि झुटो हाँसो लिएर बाँचिरहेछु बस मैले यो बुझ्न सकिरहेको छैन कि दादा जिन्दगीले मलाई बुझ्न सकिरहेको छैन कि मैले जिन्दगीलाई मलाई थाहा छ यहाँ जे देखिन्छ त्यो बुझ्न सकिँदैन अनि जे बुझ्न सकिन्छ त्यो देखिँदैन निष्कर्षविहीन छ दादा जिन्दगीको सङ्घर्ष पनि न जिताउँछ न नै हराउँछ कहाँ ल्याएर फसाएको छ जिन्दगीले केही अन्दाज गर्न सक्दिनँ उही स्टोरीलाई धेरै सम्झिँदैछु भनिदिनुहोस् ल दादा थ्याङ्क यू दादा for reading my deep feelings भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि कमेन्ट भावुक भएर लेख्नु भएको छ आदि आकाशीले तपाईँको मनको भावना तपाईँको मनको वेदना तपाईँको आफ्नो मान्छेसम्म पनि पुगिसकेको छ भने मैले अपेक्षा गरेको छु अर्को कमेन्ट गर्नुभएको छ उदास केटो भुवन हुन् भन्नुहुन्छ भुवनजी लेख्नुहुन्छ खुसीको दर्शन रोज्न सके अह खुसीको बर्सातमा रोज्न सकिनँ झर्दा तिम्रा आँसु मैले पुस्न सकिनँ खुसीको बर्सातमा रोज्न सकिनँ झर्दा तिम्रा आँसु मैले पुस्न सकिनँ अह कहिले खुसी साथ जिएँ कहिले दुःखमा जिएँ कहिले खुसी साथ जिएँ कहिले दुःखमा जिएँ तर मैले जीवन के हो अझै पनि बुझ्न सकिनँ भन्नुभएको छ एकदमै राम्रो भावना लेख्नुहुन्छ हाई दादा it's me Bhuwan Ghalan from Makwanpur Gadhi नौ मनोकामना मान्छेको मन भन्ने कुरा पनि अजीबको हुँदो रहेछ दाई मौसम जस्तै खै आहा कुन्नी कतिखेर बदलिन्छ थाहा नै नहुने अनि यो मन सानो निराशले नै धेरै सानो रिसो रिजनले नै पनि धेरै खुसी र धेरै दुःखी हुन थाल्छ यति सिपालु हुँदो रहेछ नि दादा साँच्चै नै त्यो सब आज थाहा पाएँ हुन त आज त्यस्तै रिजन त सानो छ तर पनि खुसी भने धेरै पाएको आभास भइरहेको छ so today I'm very happy but जीवन पनि के हो के हो कहिले कहिले स्पष्टसँग बुझ्नै सकिनँ मैले त जीवन एउटा खुसी हो भनौँ भने ममा कतै दुःख लुकेको छ अनि जीवन रोदन नै हो भनौँ भने हरपल रोइरहेको पनि त कहाँ छु र जे भए पनि दादा मेरो मुटुको धड्कन एन्ड मेरो सोल समयलाई I always missing you alert and love you so much भनेको छु भनिदिनु है भन्नुभएको छ सोमियाले सुनिरहनु भएको छ मलाई थाहा छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र तपाईँको यो मनको आवेग उहाँसम्म पुगिसकेको छ अर्को कमेन्ट गर्नुभएको छ अर्को कमेन्ट कसले गर्नुभएको छ छुङछाङ उहाँको नाम अरू पनि के होला सायद छुङछाङ लेख्नु भएको छ हेलो ब्रो सन्चै हुनुहुन्छ एन खाना खानुभयो त इर्समी छुङसाङ हेटौँडा अठार मैले नाम गलत पढेको भए सरी यक्स यु एनजी यक्स एनजी छ उहाँको छुङछाङ छुङछ्याङ जुङझ्याङ के भन्ने अब होइन हेटौँडा अठारबाट एन्ड माई अल फ्रेन्डलाई all time miss you I love you and name Prince Sujan Samaresh Arun Bikal Uma Melina Maya Sunita Sunita and A to Z फ्रेन्डलाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सङ्गीता तामाङजीले सङ्गीताजी लेख्नुहुन्छ यो रात्रिकालीन समयमा चिसो चिसो मौसमको न्यानो न्यानो माया सम्पूर्ण साथीहरूलाई नमस्कार दाजु मि सङ्गीता तामाङ फ्रम भैँसेबाट आज म मेरा सम्पूर्ण साथीहरूबाट टाढा भइने अल फ्रेन्डलाई मिस गर्दैछु भन्न चाहन्छु नेम लिनुपर्दा Smita Basanti Sarita Kamala Padma Shish Sharmila and specially my Shish सुन्तलीलाई मिस गर्दैछु ओके दाई टेक केयर बबाई हाम्रो टु ड्रिम भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ थुप्रै साथीहरूको कमेन्टहरू बाँकी छन् एउटा एसएमएस पढिहाल्छु एसएमएस गर्नुभएको छ हाई दादा म अशोक तामाङ भैँसी छ किसेडीबाट एन्ड मेरो एसएमएस भन्नुपर्दा मेरो क्लासको सबै साथीहरूलाई मिस गरेको छु एन्ड सबै सबै साथीलाई लभ यु सो मच भन्नुभएको छ धेरै धेरै धन्यवाद छ अशोकजी तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा I am Nirmala from Bhainse मेरो लभली फ्रेन्ड नमराजलाई miss you and love you भन्छु बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ यतिखेर अर्को एउटा कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ केटो म नक्कले भन्नुभएको छ उहाँको वास्तविक नाम के छ हेरौँ हाइब्रो सन्चै हुनुहुन्छ इट्स मी नक्कले एन्ड म माई नेप्टीलाई अल टाइम मिस यु भनिदिनु है मुटुसम्म पुग्ने गरी एन्ड अल फ्रेन्डलाई miss you love you okay bye bye how sweet dreams भन्नुभएको छ आफ्नो मान्छेलाई माया गरेर के के नाम पुगारिन्छ कहिले काली भनिन्छ कहिले नेप्टी के के भन्ने नेप्टी भुन्टी अरू डल्ली जे जे भने पनि आफ्नो मान्छेलाई सम्बोधन गर्दा जे होस् रमाइलो नक्कले भन्नुभएको छ उहाँले उहाँले पनि नेप्टी भन्नुभएको रहेछ धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अर्को कमेन्ट गर्नुभएको छ तामाङनी शर्मिलाजीले शर्मिलाजी लेख्नुहुन्छ हाई चन्द्रदा रात्रिकालीन नमस्कार म शर्मिला घलान फ्रम भैँसे साथ आज प्रोग्रामबाट साथीहरू सम्झनु पर्दा बबिता सङ्गीता ममता सरिता र आकाश बानिया अमृत चिमरिया त्यसै गरी लगायत अल कलेज फ्रेन्ड र भुवन घलान अनि शरण तामाङलाई धेरै सम्झिरहेको छु फ्रेन्ड सुनेर बस्नुहुने अललाई गुड नाइट भन्दै छुट्टिन्छु भाइ दादा भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र तपाईँका कमेन्टहरू थुप्रै आइरहेका छन् एसएमएस पनि आइरहेका छन् ती कमेन्ट र एसएमएसहरूलाई राख्नुभन्दा अगाडि एउटा सुमधुर साङ्गीतिक आवाज अङ्कित तिवारीको आवाजमा द एक्सपोज मुभीबाट सिसेका समन्दर का समंदर पानी की दीवार शीश का समंदर पानी की दीवार माया है भरम है मोहब्बत की दुनिया इस दुनिया जो भी गया वो तो गया हो शीशे का समंदर पानी की दीवारें माया है भरम है मोहब्बत की दुनिया इस दुनिया में जो भी गया वो तो गया शीशे का समंदर पानी की दीवारें बर्फ की रेतों पे शरारों का ठिकाना गर्म सहराओं में नरमियों का फसाना यादों का आईना टूटता है जहां सच की परछाइया हर जगह थी है नजर सोने के है बार पत्थरों की बारिश माया है भरम है मोहब्बत की दुनिया इस दुनिया में जो भी गया वो तो गया हो शीशे का समंदर पानी की दीवारें सिसेकी समुद्र पानीकी दिवारी यो निकै नै समुद्र साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले द एक्सपोजबाट अङ्कित तिवारीको आवाजमा रहेको थियो कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र W W W dot radio server dot com dot एनपीबाट संसारैभर र कार्यक्रमको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा सदा चाहिँ तपाईँका मुटुका आवेगहरू मुटुका कुराहरू राखिरहेको छु र हाम्रो स्टुडियोको घडीमा नौ बजेर अडचालिस मिनट गइसकेको छ त्यसैले पनि अब हामीसँग एकदमै समय कम छ अब तपाईँलाई आग्रह अब चाहिँ एसएमएस अब चाहिँ कमेन्ट नगरिदिनु होला किनभने तपाईँको एसएमएस र कमेन्टहरू अब म राख्न भ्याउँदिनँ अर्को हप्ता त छँदैछ यतिखेर तपाईँको सबै बाँकी एसएमएस पढ्छु त्यस पछाडि एसएमएसलाई भिड मार्छु एसएमएस गर्नुभएको छ दाजु यो माया भन्ने चिजै कस्तो रहेछ जति टाढा भए पनि उनैलाई माया लाग उनैको माया लाग्दो रहेछ सो युनिसाजीलाई all time miss you and love you okay दाजु गुड नाइट बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ कसले पठाउनु भयो युनिसाजीलाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ नाम चाहिँ लेख्नु भएको छैन अर्को एसएमएस गर्नुभएको छ मिस यु दादा अभागी कमला भैँसे दुईबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ कमलाजी सम्झनाको लागि र सदैव माया र साथ रहिरहनेछ तपाईँको यही अपेक्षा गर्छु र मैले एसएमएस आजलाई बन्द गरेको घोषणा गरेँ तपाईँले सबै सौगात पेजमा गर्नुभएका कमेन्टहरूलाई म हेर्दैछु कमेन्ट गर्नुभएको छ अह कमेन्ट गर्नुभएको छ रोमियो अर्जेजीले लेख्नुहुन्छ हाई दादा दर्शन नमस्ते यो जुनेली रातमा सम्झिँदैछु मेरो ड्रिम गर्ल यसके जुन मेरो सामु भएर नै मनको नजिक छैन एन्ड मेरो बालापनको साथी रियो प्रेम जो अहिले मेरो साथमा छैन गएको छ मलाई एक्लो बनाएर गएको छ उसको यादले धेरै मनमा पीडा हुन्छ कहिलेकाहीँ एन्ड माई हर्ट मामु अहिले मेडिसिनको लागि पोखरा जानुभएको छ सो एकदमै मिस गर्दैछु लभ यु मम्मी भन्दै मेरा अल फ्रेन्डलाई मिस यु भन्दै छुट्टिन्छु बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ धेरै साथीहरूले रेडियो सर्भरको पेज मा पनि कमेन्ट गर्नुभएको छ तर ती सबै कमेन्टलाई म कार्यक्रममा पढ्न सक्दिनँ त्यसैले म नाम मात्रै भए पनि लिँदैछु छोटो कमेन्टहरूलाई पढ्छु कमेन्ट गर्नुभएको छ अमर अनुरागी छेत्रीजीले मिस्यु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी विजय पुमा राईजीले पनि कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी प्रेमिका लिम्बुजीले कमेन्ट गर्नुभएको छ दमकबाट धेरै धेरै धन्यवाद छ प्रेमिकाजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी सुनिल बोखेब राईजीले पनि कमेन्ट गर्नुभएको छ मि फ्रम थर भन्नुभएको छ अल फ्रेन्डलाई शुभ सपनी भन्नुभएको छ धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ सुरेश लामाजीले सुरेशजी लेख्नुहुन्छ hi bro Chandra bro me Suresh today SMS special for my lovely फ्रेन्डहरूलाई miss you lot and love you so much good night have a sweet dreams okay bye bye भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै अर्को कमेन्ट गर्नुभएको छ लासो फ्याफुला सन्चे होइसिन्छ हजुर इट्स मी मेनुका ब्लोन फ्रम हाँडी खोला नाउ बस्तीपुर भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि मैले पुरा पढ्न पाइनँ त्यसै गरी तामाङनी केटीजीले कमेन्ट गर्नुभएको छ उहाँको वास्तविक नाम चाहिँ युनिसा फ्रम गोगन पानी आजको SMS specially my dear love Samar तामाङलाई अल टाइम सम्झिरहेको छु भन्न चाहन्छु अनि साथमा मम्मी बाबा भाइ बहिनी अनि फ्रेन्ड रन्जु लगायतका अन्य कुराहरू पनि लेख्नु छ धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ इनोसेन्ट समीरजीले hi bro I'm Sameer from Bhundrung टाँडी मेरो म्यासेज भन्नुपर्दा मेरो हट प्रिन्सेसलाई miss you and love you भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ समर तामाङजीले हाई चन्द्रब्रो नमस्ते छ है म समर तामाङ फ्रम बस्तीपुर भन्नुभएको छ धेरै धेरै धन्यवाद छ उहाँले चाहिँ स्विट हट तामाङ निकेटीको लागि भन्नुभएको छ समरजी युनिसाजीले पनि भर्खरै गर्नुभएको थियो तपाईँले पनि कमेन्ट गर्नुभएको छ धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट पनि बाँकी छ कि म हेरिरहेको छु तपाईँको नाम मात्र भए पनि पढ्ने कोसिस गरिरहेको छु कार्यक्रममा र यतिखेर अब चाहिँ कमेन्ट छैन कि जस्तो लाग्यो समय पनि एकदमै थोरै छ र कमेन्ट गर्नुभएका सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ केही साथीहरूको एउटा एसएमएस आएको रहेछ त्यो एसएमएसलाई पढ्छु अब चाहिँ एसएमएस पढ्न भ्याउँदिनँ मैले अघि नै भनिसकेको छु हेलो दादा म आदित्य तामाङ भैँसे छ किसिडीबाट अनि मेरो एसएमएस भन्नुपर्दा मैले मनपर्ने मान्छे इन्दुलाई आई लभ यु भन्न चाहन्छु भन्दै बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी हामीलाई आज कमेन्ट गर्नुभएको थियो लिङ्गदेन कान्छाजीले धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी रन्जु बर्तौलाजीले हाई मिस यु अललाई भन्नुभएको थियो धेरै धेरै धन्यवाद छ त्यसै गरी सरगम छुच्ची डिम्पलजीले miss you and love you all my friend भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी गजल सुगम भन्नुभएको छ उहाँले एफएम परिवार म कुबेतबाट गजल सुगम भन्नुभएको छ गजल सुगम राई धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी उहाँले चाहिँ आज मेरो मुटुको टुक्रा दिपा राईलाई सम्झिन चाहन्छु भाइ शुभराती पनि भन्नुभएको रहेछ त्यसै गरी दिपा लामाजीले कमेन्ट गर्नुभएको छ उहाँले चाहिँ हिटौँडा सोह्रबाट भन्नुभएको छ दिपाजी धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र मैले कमेन्ट चाहिँ पुरा पढ्न पाइनँ सरी त्यसको लागि पनि र आज जसले कमेन्ट गरिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेसम्म पुग्यो पुग्यो भन्ने मैले आशा गरेको छु र कार्यक्रम व्यवसायमा सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि बिदा हुन चाहन्छु कार्यक्रमका सम्पूर्ण एपिसोडहरू रेकर्डेड कार्यक्रमहरू मेरा अन्य कार्यक्रमहरू Sabai Saugat dot blogspot dot com र युट्युब च्यानल सवि सौगातमा चन्द्रघलानमा अथवा सवि लामामा हेर्न नभुल्नुहोला सुन्न नभुल्नुहोला हस्त नमस्ते स्वरात्रे कभी ना करार आया जब से है तुम पे मुझको प्यार आया